पाँचका बीस वर्षीय सानु कुमार शाह र लहना पाँचका अठाइस वर्षीय विक्की शाहलाई सार्वजनिक गरेको हो उनीहरूमाथि जनतान्त्रिक अखिल तराई मुक्ति मोर्चा गोहित समूहका नाममा कमला सिंचाई परियोजनाको भण्डारणमा आगजनी गरेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा बम राखेको र जिल्ला विकास समिति धनुषामा बम विस्फोट गराएको अभियोग छ घटनामा संलग्न प्रमुख योजनाकार धनुषा जिल्ला रघुनाथपुरका रघुनाथ यादव भने अझै फरार रहेको प्रहरीले जनाएको छ राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग स्क्याप ले एसिया तथा प्रशान्त क्षेत्रको समावेशी एवं दिगो विकासका लागि अग्रगामी वृहत आर्थिक नीति आवश्यक भएको औल्याएको छ आज राजधानीमा सार्वजनिक गरेको आर्थिक वर्ष दुई हजार तेह्रको आर्थिक तथा सामाजिक सर्वेक्षण आर्थिक वृद्धिका लागि एसिया प्रशान्त क्षेत्रका राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले आर्थिक रूपमा देशलाई बलियो बनाउन वित्तीय संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्ने बाध्यताको बाध्यात्मक व्यवस्था गरिएको बताउनुभयो गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उठाउन आयमूलक कार्यक्रममा कृषि आयमूलक कार्यक्रमका साथ कृषि क्षेत्रको विकासका लागि पनि आयोगले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो छेत्रीले बाली तथा पशु बिमाको व्यवस्था गर्नुका साथै सरकारले स्वास्थ्य क्षेत्रमा पनि सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्व शान्ति दीप प्रज्वलित गरी दक्षिण कोरिया पुर्याइने भएको छ आगामी बुद्ध जयन्तीका लागि प्रज्वलित दीप आज विश्व शान्ति र्याली मूल समारोह समितिलाई हस्तान्तरण गरिएको छ आगामी बौद्ध जयन्ती दक्षिण कोरियाको राजधानी सोलमा मनाइँदैछ प्रज्वलित दीप भोलि राष्ट्रपति डाक्टर रामवरण यादवले दक्षिण कोरियाका धर्मगुरूलाई प्रदान गर्ने कार्यक्रम छ दीपलाई अठार दिनपछि मे एकमा कोरिया पुर्याइनेछ आज चैत्र अष्टमी अर्थात् चैत्य दशै दुर्गा भवानीको पूजा आराधना गरी देशैभर चैत्य दशैं मनाइएको छ काठमाडौँ उपत्यकामा गुहेश्वरी दक्षिणकाली शोभा भगवती रक्तकाली नक्साल यसै गरी सङ्कटा मैतीदेवी लगायतका देशभरका शक्तिपीठहरूमा बिहानदेखि दर्शनार्थीहरूको घुइँचो लागेको थियो काठमाडौँ उपत्यका बाहिरका देवीको शक्तिपीठमा पनि भक्तजनहरूको घुइँचो लागेको थियो चैत्य दशलाई महत्व दिनेहरूले बिहिबार भगवान भगवतीको मन्दिरमा पूजा पाठका साथै पशु बलि पनि दिएका छन् भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालेर जात्रा सम्पन्न गरिएको छ प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधि अनुरूप पूजा अर्चना गरी उभ्याइएको लिङ्गो विधिपूर्वक पूजा अर्चना गरेर आज बिहान ढालिएको हो बिस्केटको लिङ्गो जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ गएको चैत सत्ताइस गते भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिएको बिस्केट जात्रा आज अपरान्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक सम्पन्न गरिएको हो यसैबीच काठमाडौँमा अहिले सेतो मचिन्द्रनाथको रथयात्रा भइरहेको छ काठमाडौँको तीनधारा पाठशालाबाट बेलुका पख सुरु भएको रथयात्रा रत्न पार्क भोटाहिटी असन मछिन्द्र बहाल इन्द्रचोक हनुमान ढोका मरु जैसी देवल ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौँ दिनमा सकिन्छ काठमाडौँ उपत्यका ज्येष्ठ नागरिक र शक्तिलाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन रहिआएको हो नेपाल विद्यार्थी संघ चितवनको चौबिसौं जिल्ला अधिवेशन भोलि हुने भएको छ नेपाली काङ्ग्रेस चितवनको कार्यालय कमल नगर नारायणगढमा भोलि बिहान आठ बजे अधिवेशन सुरु हुने नेवी संघ चितवनले जनाएको छ अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेभी संघ चितवनका सचिव परमेश्वर खनालले जानकारी दिनुभयो अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा चितवन खटिएका केन्द्रीय सदस्य अन्जान गाई हिजो नै चितवन पुगिसक्नु भएको छ अधिवेशनलाई सहज ढङ्गले सञ्चालन गर्नका लागि काङ्ग्रेस जिल्ला सचिव जित नारायण श्रेष्ठको संयोजकत्वमा नेपाली काङ्ग्रेस चितवनले पाँच सदस्यीय समिति बनाएको छ अधिवेशनमा जिल्लाभरिका तीन सय सत्तरी भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सचिव खनालले बताउनु बताउनुभयो नेभी संघको जिल्ला अधिवेशनका लागि एक दर्जन भन्दा बढी नेताहरू अध्यक्षका लागि मैदानमा उत्रिएका छन् वर्तमान उपाध्यक्ष राजेन्द्र डुटेल प्रकाश अधिकारी अमृत अधिकारी सचिव परमेश्वर खनाल रूपेश चन्द्र खनाल लगायतका नेताहरू अध्यक्षका आकांक्षी देखिएका छन् नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अन्तरिम चुनावी मन्त्री परिषदको एकमात्र कार्य निर्वाचन गराउनु भएको बताउनु भएको छ उहाँले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन क्षेत्र तोक्नुपर्ने मतदाता सूची तयार गर्नुपर्ने तथा नागरिकताका लागि गाउँ गाउँमा नागरिकता टोली खटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो आन्दोलनरत तेत्तिस दलसँग वार्ता गरी सहमतिमा ल्याउन पनि सरकारले आवश्यक पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो आन्दोलनरत पक्षको जायज मागलाई सम्बोधन गर्न सरकारलाई महत्वको आग्रह छ राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि चार दलले सिन्डिकेट खारेज गर्नुपर्ने बताउनु भएको छ संविधानले परिकल्पना समेत नगरेको राजनैतिक संयन्त्रले सिन्डिकेट मार्फत मन्त्री परिषदलाई नियन्त्रण गरेर आफ्नो सुविधा र अनुकूलता अनुरूप चलाउँदै आएको आरोप लगाउनु भयो मधेसी पत्रकार समाज नेपाल पर्साले आज बिरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले दुई हजार चौसठीको मतदाता नावलीलाई आधार बनाएर मतदाता परिचय पत्र वितरण गर्नुपर्नेमा जोड दिनुभयो जन्मसिद्ध नागरिकका सन्त जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल वंशजका आधारमा नागरिकता पत्र दिएर मतदाता सूचीमा समावेश गर्नुपर्ने उहाँको भनाइ छ मोबाइल पड्किएर खोटाङमा आज एकजनाको मृत्यु भएको छ चार्ज गर्ने मोबाइलको ब्याट्री पड्किएर दोर्पा चिउरी डाँडा तिनका बयालिस वर्षीय शम्भु देउजाको ज्यान गएको हो खोटाङकै अर्को समाचारमा सुनकोशी नदीमा डुबेर आज एकजना बेपत्ता भएका छन् बतासे गाविसमा काम गर्ने सिलसिलामा नदीमा परेका उदयपुर खाबु गाविस एकका सत्र वर्षीय रत्नबहादुर राई बेपत्ता भएका हुन् राईको खोजी भइरहेको खोटाङका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले जानकारी दिनुभएको सहकर्मी उजिर कार्कीले जनाएका छन् विवाहका लागि टिको टालो गरेपछि केटा बेपत्ता भएको भन्दै केटी पक्षले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि आज चितवनको बकुलहरमा प्रहरीसँग झडप भएको छ बेपत्ता भएका केटालाई तत्काल फिर्ता ल्याइनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरी सडक खुलाएको थियो झडपपछि प्रहरीले अवरुद्ध सडक दुई घण्टापछि सुचारू गरेको हो झडपमा एक महिला र एक प्रहरी घाइते भएको रेडियो अर्पणबाट सहकर्मी ध्रुवराज खनालले जनाएका छन् आन्तरिक राजस्व कार्यालय भरतपुरले अनुगमन र अन्तर्क्रियालाई तीव्रता दिएपछि लक्ष्यभन्दा बढी घर बहाल कर असुरी भएको छ बहाल कर छली भइरहेको भन्दै आन्तरिक राजस्व विभागले फरक रणनीतिका साथ असुली गर्न अभियान नै थालेपछि चितवन र नवलपरासीमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो आन्तरिक राजस्व कार्यालयले चैत मसान्तसम्ममा दुई करोड सत्र लाख रुपियाँ बहाल कर असुल गर्ने लक्ष्य लिएकामा दुई करोड एकतिस लाख रुपियाँ असुली भइसकेको र भइसकेको कर अधिकृत पुरुषोत्तम लामिछानेले जानकारी दिनुभयो गत वर्षभर घर बहाल कर दुई करोड अठार लाख रुपियाँ असुली भएकोमा चैत मसान्तसम्ममा मात्र एक करोड त्रिचालिस लाख रुपियाँ असुली भएको थियो नेकपा माओवादीले ओखलढुङ्गाको हर्कपुर गाउँ विकास समिति तीन स्थित उर्मिला खतिवड़ाको नाममा रहेको छ रोपनी जग्गा कब्जा गरेको छ नेकपा माओवादीका जिल्ला सदस्य रेखराज राईले वैशाख तीन गते बिहान पार्टीको झण्डा गाडेर छ रोपनी जग्गा कब्जा गरिएको बताउनुभयो स्थानीय धनमाया कटवालले दुई दुई हजार चौध सालदेखि ठेक्कामा चलन गर्दै आएको उक्त जग्गा जग्गा धनी बुद्धिबहादुर घले जग्गा कमाउनेलाई जानकारी नदी बिक्री गरेपछि माओवादीले कब्जा गरेको हो जग्गा कमाउने धनमाया कटवालको परिवारले जग्गामा आफ्नो मोयानी हक लाग्ने सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए विवादित जग्गाका विषयमा वैशाख दुई गतदेखि जिल्ला प्रहरी कार्यालयमा छलफल सुरु भए पनि माओवादीले जग्गामा झण्डा गाडेका हुन् नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन निष्पक्ष नभएको भन्दै पुनरावेदन अदालत पाटनले पुनः निर्वाचन गराउन आदेश दिएको छ निर्वाचन विरुद्ध परेको मुद्दाको फैसला गर्दै न्यायाधीशहरू कुलरत्न भुर्तेल र टङ्क मोक्तानको संयुक्त इजलासले यसअघि भएको निर्वाचनमा निष्पक्षता नदेखिएको भन्दै फेरि चुनाव गराउन आदेश दिएको हो अब असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् गत पुष अन्तिममा भएको नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा एकजना सदस्य बाहेक सबै पदमा राजन श्रेष्ठको प्यानल विजयी भएको रेडियो त्रिशुलीबाट सहकर्मी जगदीश खनालले जनाएका छन् खोटाङ भित्रिने मालवाहक सवारी साधनबाट विभिन्न संघ संस्थाको नाममा अवैध तरिकाले रकम असुल्ने गरिएको खोटाङका व्यवसायीले गुनासो गरेका छन् तराईबाट दैनिक उपभोग्य सामान लिएर खोटाङ भित्रने मालवाहक सवारी साधनहरूबाट विभिन्न संघ संस्थाको नाममा तीस रुपियाँदेखि एक हजार रुपियाँसम्म रकम असुली भइरहेको व्यवसायहरूको गुनासो छ खोटाङको ओम हलेसी जीप व्यवसायी संघ ओखलढुङ्गाको सिद्धिचरण यातायात ट्रक व्यवसायी संघ उदयपुरको लेका लेखानी गाउँ विकास समिति लगायतकाले अवैध शुल्क उठाउने गरेको उनीहरूको आरोप छ यस्तै लेखानी गाउँ विकास समितिले प्रति गाडी तिस रुपियाँ सिद्धिचरण यातायात ट्रक व्यवसायी संघले प्रति गाडी दुई सय र हालसम्म दर्ता नै नभएको ओम हलेसी जीव व्यवसायी संघले प्रति गाडी एक हजार रुपियाँ शुल्क उठाउने गरेको व्यवसायीहरूले बताएका छन् इलामको पशुपति नगरमा रहेको माइती नेपालले भारतबाट एक महिलाको उद्धार गरेको छ भारतको रेलिङ बिजनबारीमा घरेलु कामदारका रूपमा राखिएकी दाङ्गी उन्नाइस वर्षीय गीता पौडेलको उद्धार गरिएको हो पौडेललाई आजै आफन्तको जिम्मा लगाइएको छ काठमाडौँमा श्रीमानसँगै बस्दै आएकी पौडेल एक महिना अघि दलालको फन्दामा परि भारत पुगेकी थिइन् नेपाल प्रहरी र माइती नेपालले पौडेलको उद्धार गरी परिवारजनलाई खबर गरेका थिए सिराहामा बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि लैङ्गिक समानता समता अभिवृद्धि तथा समाज कल्याण सञ्जाल गठन गरिएको छ महिला तथा बाल बालिका क्षेत्रमा जिल्लामा सक्रिय सामाजिक संस्थाहरूको संलग्नतामा गठन गरिएको सञ्जालले हिंसा न्यूनीकरणका लागि पहल गर्ने बताइएको छ सञ्जालले पीडकलाई कारवाही गर्न दबाब दिने तथा पीडितलाई सहयोग पुर्याउने महिला तथा बाल बालिका कार्यालय सिराहाकी प्रमुख सौर्या शाहले जानकारी दिनुभयो सर्लाहीको लालबन्दीमा आज सञ्चालित एकदिने आँखा शिविरमा एक सय पचास जनाले आँखा जचाएका छन् प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा जाँच गराएका मध्ये पचास जनामा मोतियाबिन्दुको लक्षण देखिएको चिकित्सकहरूले बताएका छन् मोतियाबिन्दुका बिरामीलाई आउने आइतबार शल्यक्रियाका लागि जानकी आँखा अस्पताल लगिने रेडियो एकताबाट सहकर्मी सुरेश बिडारीले जनाएका छन् राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला ओपन स्टाइल यो ओपन दिने हामी सबै नै स्टाइलमा पैसा गर्ने अब नै छन् स्टाइल एसएमएस आउने स्टाइल Podcastman स्टाइल सबैलाई ह्याप्पी सेभेन्टी भन्दै बजाजले दिँदैछ सात हजारदेखि लाखौँ जित्ने मौका त्यो पनि स्टाइलमा Bajaj happy seventy open cash style शर्तहरू लागु हुनेछन् मुटु छाती पेट तथा मधुमेह रोगका बिरामीहरूका लागि सुवर्ण अवसर यस अश्विनी केयर पोलिक्लिनिक प्राली एक बकुलरमा चितवन मेडिकल कलेज सिएमसी का वरिष्ठ फिजिसियन डाक्टर विधान श्रेष्ठ मुटु छाती पेट तथा मधुमेह रोग विशेषज्ञ यही मिति दुई हजार सत्तरी वैशाख सात गते शनिबारका दिन यस पोलिक्लिनिकमा आउँदै हुनुहुन्छ निम्न समस्या भएका बिरामीहरूको निशुल्क परीक्षण गरिने हुँदा समयमा नै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन सबैमा जानकारी गराइन्छ समस्याहरू मुटुको ढुकढुकी बढ्ने तथा मुटु हल्लने डर लाग्ने श्वास फेर्न गाह्रो हुने तथा निसासिने पेट पोल्ने छाती दुख्ने रक्तचाप तथा प्रेसरका बिरामीहरू भोग तिर्खा पिसाब बढी लाग्ने शरीरको तौल घट्दै जाने बढी कमजोरी रिङ्गटा लाग्ने थकावट महसुस हुने तथा ओठ मुख सुक्ने मधुमेहका बिरामीहरू परीक्षण हुने मिति स्थान र समय दुई हजार सत्तरी वैशाख सात गते शनिबार बिहान आठ बजेदेखि अश्विनी केयर पोलिक्लिनिक प्राली रत्नगरेक मे मेन रोड बकुलर चितुवन दूरसञ्चार जाने बाटो अगाडि फोन शून्य छप्पन्न पाँच साठी एक सय सतासी अन्ठानब्बे चार त्रिपन्न सत्तालिस सात सय र अन्ठानब्बे चार पचपन्न एकानब्बे शून्य बयासी अब विदेशका खबर पाकिस्तानको सर्वोच्च अदालतले पूर्व शासक परवेज मुशरफलाई पक्राउ गर्न आदेश दिएको छ सन् दुई हजार सातमा तत्कालीन शासक मुशरफ न्यायाधीशहरूलाई नजरबन्दमा राखेको विषयमा चलिरहेको मुद्दामा मुशरफलाई अदालतले पक्राउ आदेश जारी गरेको हो अदालतले पक्राउ आदेश जारी गर्दा अदालत परिसरमा रहेका मुशरफलाई प्रहरीले तत्काल पक्राउ भने गरेको थिएन अदालतबाट आदेश जारी भए लगत्तै पूर्व शासक मुशरफ निजी सुरक्षाकर्मीको सहयोगमा अदालतबाट निस्किएका थिए पक्राउ आदेश उप मुशरफले पुनरावेदन गराउन सक्ने बीबीसी अनलाइनले जनाएको छ अमेरिकाको टेक्सास राज्य स्थित एक मालवाहक एक मल कारखानामा विस्फोट हुँदा पन्ध्रजनाको मृत्यु भएको छ घटनामा करिब एक सय साठीजना घाइते भएका छन् विस्फोटपछि भएको आगलागीमा दर्जनौ कामदार फसेका छन् आगोको मुस्लो सहरमा फैलिएपछि सत्ताइस सय व्यक्तिहरू प्रभावित भएका छन् आगलागीका कारण कारखाना नजिक रहेको एक नर्सिङ होमका साथै थुप्रै घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको बिबिसी अनलाइनले उल्लेख गरेको छ आगो निभाउने क्रममा केही अग्नि नियन्त्रकहरू समेत हराएको प्रहरीले जनाएको छ न्युक्लियर बम विस्फोट गराइएको प्रहरीको भनाइरहेको छ विस्फोट कसले गराएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन राष्ट्रिय खबरमा अब खेलकुदका खबर आगामी शनिबारदेखि नेपालगञ्जमा वृहत मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सव सुरु हुँदैछ विभिन्न सोह्र खेलमा एक हजार दुई सय बढी खेलाडी सहभागी हुने महोत्सवमा पन्ध्र जिल्ला र तीन विभागीय टिमको सहभागिता रहनेछ महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने महोत्सव आयोजक समितिका संयोजक तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अकल बहादुर बलले जानकारी दिनुभयो र भारतमा जारी आइपिएल क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ राति सभा आठ बजेपछि हुने खेलमा पुछारमा रहेको दिल्ली डे डेभिल्सले सातौं स्थानमा रहेको चेन्नई सुपर किङ्सको सामना गर्ने भएको छ यसैबीच राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ गै राति भएको खेलमा मुम्बई इन्डियन्सलाई सतासी रनले पराजित गर्दै राजस्थान आठ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक संविधान सभा चुनावलाई लक्षित गरी सरकारद्वारा नागरिकता वितरण निर्देशिका पारी जलविद्युत विकासका लागि एसियाली विकास बैंकले दिन लागेको तेह्र अर्ब ऋण सहयोग स्वीकार स्वीकार गर्ने निर्णय नेकपा माओवादीद्वारा उच्च स्तरीय राजनीतिक संयन्त्रमा बस्न अस्वीकार नेपालको जलविद्युत पर्यटन र पूर्वाधार विकासमा सघाउन चिनिया राष्ट्रपति सी जिनपिङसँग प्रचण्डको आग्रह एसिया तथा प्रशान्त क्षेत्रको दिगो विकासका लागि अग्रगामी आर्थिक नीति आवश्यक भएको राष्ट्रसँगै आर्थिक आर्थिक तथा सामाजिक आयोगको भनाई नुवाकोट उद्योग वाणिज्य संघको चुनाव निष्पक्ष नभएको पुनरावेदन अदालत पाटनको ठहर अमेरिकाको टेक्सास राज्यमा भएको विस्फोटमा पन्ध्र जनाको मृत्यु एक सय साठी घाइते पाकिस्तानका पूर्व शासक मुशरफलाई पक्राउ गर्न अदालतको आदेश र मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सव आगामी शनिबारदेखि नेपालगञ्जमा सुरु हुने आइपिएल क्रिकेटमा आज दिल्ली र चेन्नई भिड्ने हवस् त साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक पवन कटेललाई धन्यवाद दिँदै धीरज बस्नेत र सुमन भट्टराई विदा भयौँ नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ विगतका वर्षहरूमा झैँ जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस mount Everest English school Birendranagar साथ बर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस सुन्नुहोस् न दाई एउटा सानो व्यापार गरौँ भनेको आफूसँग पैसा नै छैन के गर्ने होला ल लाटी यति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 टेस्ट हुने जेहेन्दार गरिब एवं पिछडेका जातिलाई विशेष छुट निशुल्क पाठ्य सामग्री एवं निशुल्क स्वास्थ्य चेकअप सुरुमा आउने पचासजना विद्यार्थीहरूलाई विशेष छुट साथमा कोरियन भाषा एवं अङ्ग्रेजी भाषाका कक्षाहरू पनि सञ्चालित छन् प्रमुख कार्यालय भरतपुर दस चौबिस कोठी फोन शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखा कार्यालय टाढी चोक मेरी स्टोभ सँगै शून्य छप्पन्न पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई खुसीको खबर खुसीको खबर नववर्ष दुई हजार सत्तरी सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई ल्यापटप र डेस्कटप खरिदमा विशेष छुट सामान खरिद गर्ने विद्यार्थीहरूबाट उत्कृष्ट अङ्क ल्याउने एकजनालाई ल्यापटप उपहार दिइने एवं सम्पूर्ण ब्रान्डका ल्यापटप डेस्कटप खरिद तथा मर्मतको लागि सम्झनुहोस् थप जानकारीको लागि सम्पर्क फेसबुक कम्प्युटर सप्लायर्स लाइन्स चोक के अलमल मल फोन शून्य छप्पन्न पाँच बहत्तर चार सय उन्नाइस पाँच सत्तरी शून्य शून्य नौ गीतले भने झै चितवन जिल्लामा त पूर्ण सरसफाई अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाई अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन् थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाइ ग्रामीण समुदायको पूर्ण सरसफाइ सहरी समुदायको पूर्ण सरसफाइ यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाइ पर्दछन् बुझ्यौ पूर्ण सरसफाइ चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाइ युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थप्लो पाँच को संयुक्त अभियान रक्तदान गरी गरौ जीवन सूचना नववर्ष दुई हजार सत्तरी सालको शुभ उपलक्ष्यमा यस श्री जागृति टोल विकास संस्थाले रक्तदान जीवनदान भन्ने सन्देश दिँदै निम्न मिति स्थान र समयमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हुँदा सम्पूर्णमा उपस्थित भई रक्तदान गरी सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गरिन्छ मिति दुई हजार सत्तरी वैशाख सात गते शनिबार स्थान श्री जागृति टोल विकास संस्थाको कार्यालय रत्नगर आठ भानुचोक चितवन समय बिहान सात तिस बजेदेखि हार्दिक निमन्त्रणा श्री कालिका मन्दिर सेवा समिति रत्नगर आठ दूरसञ्चार टोलको आयोजनामा यही चैत उन्तिस गतेदेखि दुई हजार सत्तरी वैशाख सात गतेसम्म हुने श्रीमद देवी भागवत नभाज्ञान महायज्ञको दिव्य कार्यक्रममा युवा पण्डित निर्मल पौडेलज्यूका मुखार बिन्दबाट सङ्गीतमय समुद्र कथा प्रवचन हुने भएकाले सम्पूर्ण धार्मिक जनहरूमा तन मन र धनले सहयोग गरी दिव्य कथामृत पान गरी पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गरिन्छ आयोजक श्री कालिका मन्दिर सेवा समिति रत्नगर आठ दूरसञ्चार रोड चितवन पुनश्च चैत्र उन्तिस गते पूर्वाङ्गका दिन बिहान आठ बजेदेखि बाजा गाजा सहित कलश यात्रामा सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ नवमी तथा चैती दशैको अवसरमा माधवपुर युवा समाज प्रस्तुत गर्दछ विविध खेलकुद तथा सांस्कृतिक महोत्सव खेलकुद तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू खुल्ला नकआउट भलिबल प्रतियोगिता दर्ता शुल्क दुई हजार एक रुपियाँ प्रथम पुरस्कार बिस हजार खसी ट्रफी तथा प्रमाणपत्र द्वितीय पुरस्कार दस हजार खसी ट्रफी तथा प्रमाणपत्र खुल्ला नृत्य प्रतियोगिता दर्ता शुल्क एक सय एक रुपियाँ प्रथम पुरस्कार रु पाँच हजार ट्रफी तथा प्रमाणपत्र द्वितीय पुरस्कार तिन हजार ट्रफी तथा प्रमाणपत्र तृतीय पुरस्कार दुई हजार ट्रफी तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार एक हजार ट्रफी तथा प्रमाणपत्र कार्यक्रम सञ्चालन हुने मिति दुई हजार सत्तरी वैशाख छ सात र आठ गते स्थान श्री निम्न माध्यमिक विद्यालय पिठुवा सात माधपुर उद्घाटन समय बिहान एघार बजे अध्यक्ष दिनेश घलान सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न सत्र दुई सय उन्तिस संयोजक राजु गुरुङ सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर